नमस्कार अनि हार्दिक हार्दिक स्वागत गर्न चाहन्छु अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहर्समा आधुनिक यात्राको अर्को एउटा रमाइलो श्रृङ्खला लिएर तपाईँलाई भेट्नको लागि आज पनि हामी उपस्थित भइसकेका छौँ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहर्समा र तपाईँलाई थाहा नै छ आधुनिक यात्राको यो श्रृङ्खला लिएर हामी हप्तामा तिन दिन आउँछौँ सोमबार बुधबार र शुक्रबार आज बुधबार यो श्रृङ्खला हो र आजको श्रृङ्खलामा रहेर मैले तपाईँको लागि केही समय अगाडि बजारमा चर्चामा रहेका तपाईँलाई निकै नै मनपर्ने खालका सुमधुर आवाजहरू लिएर आएको छु र आशा छ यति बेला तपाईँ पनि आधुनिक यात्राको यो श्रृङ्खला सुनिराख्नु भएको छ प्रविधि कक्षबाट राजको साथ मिलेको छ अनि अन्यहरूमा आज म प्रतीक्षा र यति बेला कार्यक्रम आधुनिक यात्राको सुरुवातमै राख्न चाहन्छु एउटा निकै नै कर्णप्रिय आवाज तपाईँलाई निकै नै मनपर्ने आवाज हो नेपाली आधुनिक गीत सङ्गीतको बजारमा निकै नै चर्चामा रहेको गीत पनि हो यति बेला राख्छु तपाईँ सम्पूर्णको लागि यो निकै नै सुमधुर आवाज म घाम प्यारो गर्मी गर्मीयामा छाया हिउँदमा घाम प्यारो गर्मी गर्मीयामा छाया मलाई भने प्यारो लाग्छ सधैँ तिम्रै माया देउता भकौला जुनी मायालु सँगै बसौला जुनी भर मायालु सँगै बसौला ओठमा सारु लाग्यो त्यो ओठको लाली यो ओठमा सारु लाग्यो त्यो ओठको लाली प्रशंसा नै लाग्छ प्रिय मलाई तिम्रो गाली कोही साथी प्यारो हुन्छ पुरानो झै नयाँ कोही साथी प्यारो हुन्छ पुरानो छैन मलाई भने प्यारो लाग्छ सधैँ तिम्रै माया देउता भकौला सुनी मायालु सँगै बसौला सुनी भाइ सँगै बसौँला लेखा जोखा मायाको के दिउमा हिसाब लेखा खमाया आएको के दिउमा हिसाब तिमी नै हो न्याय मेरो तिमी नै हो निसाब सँगै जिउँछु मर्छु भन्ने धेरै दया बाया जिउछु मर्छु भन्ने धेरै दाया बाया मलाई भने प्यारो लाग्छ सधैँ तिम्रै माया देउता भकौला जुनी मायालु सँगै बसौला जुनी मायालु सँगै बसौला हिउँदमा घाम प्यारो गर्मीमा छाया मलाई भने प्यारो लाग्छ सधैँ तिम्रै माया हिउँदमा घाम प्यारो गर्मी याममा छाया सधैँ तिम्रो माया तपाईँले यति बेला निकै नै सुमधुर आवाज सुनिसक्नु भएको छ नवीन एल्बममा समावेश रहेको गीत हो र आधुनिक यात्राको यो श्रृङ्खलामा आज मैले यी यस्तै आवाजहरू तपाईँको लागि लिइरहेको छु जुन आवाज सुन्दा तपाईँलाई आनन्द आउँछ जुन आवाजले कहीँ न कहीँ तपाईँलाई लाग्छ यसले मेरै भावनालाई बोलेको हो कि भन्ने तिनै गीत सङ्गीतहरू तपाईँको लागि आजको आधुनिक यात्राको यो श्रृङ्खलामा लिइरहेको छु त्यसो त आधुनिक यात्राको यो श्रृङ्खलामा रहेर हरेक खालका गीत सङ्गीतहरू तपाईँको माझमा राख्छौँ जुन गीत सङ्गीत नेपाली आधुनिक गीत सङ्गीतको बजारमा चर्चामा छन् जुन गीत सङ्गीतले तपाईँ हाम्रो मन छुन सफल भएको छ जुन गीत सङ्गीत सुन्दा तपाईँहरूलाई निकै नै आनन्द लाग्छ निकै नै खुसी लाग्छ तिनै गीत सङ्गीतहरू तपाईँको लागि आजको कार्यक्रममा मैले लिइरहेको छु र यति बेला फेरि पनि अर्को एउटा सुमधुर आवाज तपाईँको लागि राख्न चाहन्छु यो आवाज पनि तपाईँलाई पक्कै पनि मनपर्छ अलिकति मर्मस्पर्शी छ आवाज तर तपाईँको मनलाई पक्कै पनि सुन्छ यति बेला राख्छु तपाईँ सम्पूर्णको लागि तिमीले माया गर्न खोज्दा मैले माया गर्न सकिनँ जुन रिजालको आवाजमा आधुनिक यात्राको यो श्रृङ्खलामा मात्र तपाईँको लागि अर्पण एक सय चार थोप्लो पाँच मेगा हल टिभीएस कम्पनीका बाइक तथा स्कुटरहरू अब तपाईँकी सहर Sauraha chowk Tadi better power better mileage better engine better braking र बेटर राउन्ड पावरको लागि सम्झनुहोस् 2011 मा स्कुटर अफ द इयरबाट सम्मानित मेटल बडी भएको 110 सीसी को वेगो स्कुटर टिभीएस कम्पनीको रेसिङ टिमले बनाएको अरू बाइक भन्दा एक्स्ट्रा पिकअप र आकर्षक लुक्स भएको double disc bike Apache RTR one eighty CC 2009-2010 Bike of the Year Award प्राप्त Apache RTR 160cc साथमा Star City 110cc र स्कुटी Pep Plus पनि सम्पर्क चितुवन टाढी अटोलिङ प्रणाली टिभीएस अर्थराइज डिलर रत्नगर एक सौ र हाचोक टाढी चितुवन फोन नम्बर शून्य छप्पन्न पाँच बैसठी शून्य तेह्र पहिलो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 जाने ल आजलाई प्याकअप भोलि रत्नगर ड्रेस हायरबाट राम्रो ड्रेस लिएपछि मात्र सुटिङ सुरु हजुर विभिन्न किसिमका सांस्कृतिक कार्यक्रमहरू सुटिङ फोटो सेसन लगायत अन्य चाडपर्वको लागि ड्रेस भाडामा चाहिएमा वा किन्नु परेमा हामीलाई सम्झनुहोस् साथमा हरेक प्रकारका कस्मेटिक सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ सिलाइ बुनाईको काम सँगै ट्रेनिङ पनि दिइन्छ सम्पर्क Ratnanagar dress hire and cosmetic centre Ratnanagar दुई सिनेमा रोड टाढी चितवन सस्तो फर्निचर सँगै मोबाइल नम्बर अन्ठानब्बे चार चौन्न सोह्र एक सय सडतिस र अन्ठानब्बे एक बयालिस उना पचास छ सय बयासी सुन न आज आभासको बिहेमा गएको दुलालाई हेर्नु सट्टा सबैले मलाई मात्र हेरिराखेका थिए किन होला हेरिहाल्छन् नि यति राम्रो सुट लगाएर गएपछि त्यसमाथि Baglung Kali tailors and shirting suiting सेन्टरमा सिलाएको सुट पो त हजुर हामी कहाँ रेमन्ड विमल गिनी कपडा उपलब्ध छन् भने सिलाइ बुनाइ सम्बन्धी सम्पूर्ण कार्यहरू गरिन्छ साथसाथै विवाह बन्धको कपडाहरू पनि सुपथ मूल्यमा पाइन्छ सम्पर्क Baglung Kali tailors and shirting suiting centre Khairahani चार पर्सा बजार proprietor Chitrabahadur Pariyar mobile number अन्ठानब्बे चार पचास अडसठी पाँच सय पचासी पुनश्च हामी कहाँ सम्पूर्ण स्कुलका शिक्षकका ड्रेसहरू पाइन्छ घर बनाउन लागेको वरिङ गर्नुपर्ने अनि विद्युतका सामग्री पनि चाहिएको थियो अब कहाँ जाने होला धन्दा नमान्नुहोस् न दाई हाम्रै पर्साको नयाँ रोडमा रहेको ज्ञान ज्योति बिजुली पसल छ नि त्यही जानुहोस् न हो बिजुली सम्बन्धी सम्पूर्ण सामग्रीहरू होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै हाउस वेरिङका साथमा दक्ष मिस्त्रीको पनि व्यवस्था छ सम्पर्क ज्ञान ज्योति बिजुली पसल खैरहनी चार पर्सा नयाँ रोड त्रिवेणी विकास ब्याङ्कको अगाडि सरल अफसेट प्रेस सँगै फोन नम्बर शून्य छपन्न पाँच तिरासी चार सय एघार मोबाइल नम्बर अन्ठानब्बे चार छेपन्न एकसठी नौ सय बाह्र प्रोपराइटर कमलराज ढकाल हेर न सर प्लस टू सकियो इन्डियामा इन्जिनियरिङ कोर्स गर्न भनेको कलेजको बारेमा केही बुझ्न सकिरहेको छैन धत लाटा तिमीलाई थाहा छैन र टच स्काई इन्टरनेशनलले चितवनको विद्यालयहरूलाई मध्यनजर गरी इन्डियन कलेजको सेमिनार गर्दैछ नि ए हो र अनि कहिले हुँदैछ सेमिनार यही साउन सोह्र गते सेमिनार हुँदैछ त्यति मात्रै कहाँ हो र टच स्काई इन्टरनेसनलले स्कलरसिप तथा ट्रान्सपोर्टेसन फेसिलिटीको व्यवस्था गरेको छ नि ए हो र सर अब मेरो इन्डिया गएर इन्जिनियरिङ पढ्ने सपना पनि पूरा हुने भयो हो इन्डियामा hotel management civil mechanical computer engineering पढ्न चाहने विद्यार्थीले टच स्काई टाडीमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ विस्तृत जानकारीको लागि touch sky international education Ratnanagar दुई चितुवन मोबाइल नम्बर अन्ठानब्बे चार पचास पचहत्तर पाँच सय उनासाठी अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हर्ज र यो कार्यक्रम आधुनिक यात्रा किचनको व्यावसायिक विश्राम पछाडिको यो समयमा तपाईँ सम्पूर्णलाई पुनः स्वागत गर्न चाहन्छु तपाईँ यति बेला आधुनिक यात्राको यो श्रृङ्खला सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहरूमा र इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम लगइन गरेर पनि विश्वको जुनसुकै कुनाबाट हामीलाई यति बेला तपाईँले सुनिराख्नु भएको छ नेपाली आधुनिक गीत सङ्गीतको बजारमा रहेका निकै नै सुमधुर आवाजहरू तपाईँको माझमा प्रस्तुत गरिराखेका छौँ र आशा छ तपाईँ पनि यति बेला आधुनिक यात्राको यो श्रृङ्खला सुन्दै हुनुहुन्छ आधुनिक यात्राको यो श्रृङ्खलालाई साथ दिइराख्नु भएको छ यति बेला फेरि पनि तपाईँको लागि अर्को एउटा निकै नै सुमधुर आवाज राख्न चाहन्छु नेपाली आधुनिक गीत सङ्गीतको बजारमा आफूलाई अग्र स्थानमा राख्न सफल भइसक्नु भएको छ गायक नरेन्द्र प्यासी यति बेला उहाँले नै सुमधुर स्वर भर्नु भएको एउटा गीत तपाईँको माझमा राख्छु एकादेशमा माया गर्ने एउटा मुटु थियो देशमा माया गर्ने एउटा मुटु थियो समा धोका दिने अर्को मुटु थियो त्यही धोकाले गर्दाखेरि एकादेशमा पुग्छ सबलाई बराबर छ पानी बराबर छ पापा गर्ने पुण्य गर्ने सबै माचा छ एकादेशमा माया गर्ने एउटा ঝুলছে काडा काँडा फुल्न सक्ने होइन काडा काडा नै हो छाया कहीँ कहिले सत्य हुन छाया छाया नै हो निकै नै सुमधुर आवाज तपाईँले सुनिसक्नु भएको छ आधुनिक यात्राको यो श्रृङ्खला तपाईँ सुन्दै हुनुहुन्छ र तपाईँको माझमा रहेर यिनै सुमधुर आवाजहरू प्रस्तुत गरिराखेका छौँ जुन आवाज नेपाली गीत सङ्गीतको बजारमा अझ भनौँ आधुनिक गीत सङ्गीतको बजारमा चर्चामा छन् तपाईँलाई निकै नै मन पर्थ्यो एक समय यी गीत सङ्गीत तिनै गीत सङ्गीतलाई आज आधुनिक यात्राको यो श्रृङ्खलामा तपाईँको लागि प्रस्तुत गरिराखेका छौँ र यति बेला फेरि पनि अर्को एउटा निकै नै मर्मस्पर्शी आवाज तपाईँको माझमा राख्न चाहन्छु यति बेला तपाईँको लागि एउटा निकै नै कर्णप्रिय आवाज जुन आवाज नेपाली गीत सङ्गीतको बजारमा निकै नै चर्चामा रहेको थियो तपाईँलाई निकै नै मनपर्छ यो आवाज मलाई विश्वास छ यति बेला राख्छु तपाईँको लागि जहाँ तिमी त्यहाँमा हुन नपाउँदा जस्तो हो माया बोक्ने मुटु नै काटे जस्तो हो मैले टिप्ने धरती नै पाटे जस्तो हो एकैहामा हुन नपाउँदा निकै सुमधुर आवाज तपाईँले सुनिराख्नु भएको छ आधुनिक यात्राको यो श्रृङ्खलासँगै हुनुहुन्छ तपाईँ र तपाईँको माझमा रहेर यिनै मर्मस्पर्शी आवाजहरू तपाईँको लागि प्रस्तुत गरिराखेका छौँ तपाईँलाई थाहा नै छ आधुनिक यात्राको यो श्रृङ्खला लिएर हामी हप्तामा तिन दिन आउँछौँ सोमबार बुधबार र शुक्रबार आज बुधबार यो श्रृङ्खला हो श्रृङ्खला जुनै भए पनि तपाईँको माझमा हामी विशुद्ध रूपमा नेपाली सुगम सङ्गीतका यिनै सदाबहार गीत सङ्गीतहरू राख्ने गर्छौँ कहिलेकाहीँ ती पुराना पुराना आवाजहरू तपाईँको माझमा राख्छौँ जुन आवाज अहिलेको नेपाली लोकगीत सङ्गीत आधुनिक गीत सङ्गीतको बजारमा बजेको छैन जुन गीत सङ्गीत तपाईँ हामीलाई मन पर्थ्यो कुनै समयमा तर यति बेला तपाईँले सुन्नु भएको छैन अलिकति व्यवस्था गर्नुभएको छ तिनै गीत सङ्गीतलाई पनि तपाईँको माझमा राख्ने गर्छौँ त कहिले नयाँ नयाँ गीत सङ्गीत जुन भर्खरै बजारमा आएका छन् तिनी आवाजहरू पनि तपाईँको माझमा राख्छौँ तर आजको आधुनिक यात्राको यो श्रृङ्खलामा भने मैले तपाईँको लागि अलिकति केही समय अगाडि निकै नै चर्चामा रहेका हाल अहिलेको गीत सङ्गीतको बजारमा त्यति नसुनिएका गीत सङ्गीतलाई तपाईँको माझमा प्रस्तुत गरिराखेको छु र यति बेला फेरि पनि तपाईँको माझमा अर्को एउटा निकै नै सुमधुर आवाज राख्न चाहन्छु नेपाली सुगम सङ्गीतको क्षेत्रमा निकै नै कर्णप्रिय स्वरका धनी हुनुहुन्छ गायक स्वरूपराज आचार्य यति बेला उहाँकै स्वरमा रहेको निकै नै मर्मस्पर्शी आवाज तपाईँको लागि राख्नुपर्छ तिमीलाई पीडा मलाई खुसी म त यो सहन्न यो आवाज तपाईँको लागि छोड्दै आजको कार्यक्रम आधुनिक यात्राको हामी अन्तमा आइसकेका छौँ बिदा हुनुपर्छ यतिन्जेलसम्म तपाईँले साथ दिनुभयो कार्यक्रम